Thank you. सके मैले सारा संसार तरिसके सातौँ सागर सके मैले हङकङ टोकियो लन्डन अनि न्युयोर्क सहर राम्रो लाग्यो मलाई मलाई आफ्नै देश प्यारो मलाई आफ्नै देश प्यारो आफ्नै आफ्नै देश प्यारो धरतीमा जन्मे यही भूमिमा हुर्के यही माटोमा छ अस्तित्व मेरो गर्व लाग्छ मलाई नेपाली भन्नु वीरको सन्तान भनी आफैलाई चिनाउनु प्यारो लाग्छ मलाई मलाई आफ्नै देश प्यारो मलाई आफ्नै देश प्यारो मलाई आफ्नै ठाउँ प्यारो मलाई आफ्नै देश प्यारो सके मैले सारा संसार तरिसके सातौँ सागर घुमिसके मैले हङकङ टोकियो लन्डन अनि न्युयोर्क सहर disappearam. Wala afnay disappearam. Wala afnay town piaram. Wala afnay disappearam.